सुको थोपा नै छैन अब मुटुको छु म तिम्रो सहरमा खुसीको उज्यालो छर्दै सीतको थोपा टिप्दै 地。 छु म तिम्रो सहरमा